नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम उजेलका खबरमा म प्रेम सुनारको तर्फबाट कार्यक्रम उजेलका खबर ठिक यसै समयमा यस रेडियो सहित देश विदेशका दर्जनौ रेडियोहरू र अनलाइनहरूबाट प्रसारण हुने गर्दछ समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबरको आज हामी दुई सय सत्ताइसौँ श्रृङ्खलामा छौँ त आज हामी प्रस्तुत गर्नेछौँ दलित समुदायभित्रको समस्या विशेष श्रृङ्खला जसमा गुल्मी पिपलधाराका सयौँ घरधुरी दलित समुदायमा खानेपानीको समस्या अनि नियमित स्तम्भ जीवनको गोरेटोमा यस्तो कथा सुनाउने छौँ कि एक दलित परिवारमा श्रीमानको मृत्युमा क्रिया गर्ने खर्च समेत छैन तबको पौनी पाउने एक घन्टा हामीसँगै रहनुहोला सर्वप्रथम सहयोग सम्बन्धी खबर गुल्मी पिबलदारेकी रचना थापा र उहाँका श्रीमान दुवै थला परेको र उता गुवागा गाविसकी चन्द्रकला थापा जीवन मरणको दोसाँधमा रहेको र उहाँका श्रीमान मलेसियाको जेलमा रहेको कथा व्याथा प्रसारण भएपछि थुप्रै स्थानबाट आर्थिक सहयोग भएको छ तर समय अभावका कारण आज केही सहयोगदाताको मात्रै आवाज राखेका छौँ सुनौ नमस्कार नमस्कार मेरो नाम विष्णुपन्थी भन्वाने पाठ हो म चतारदेखि बोलिरहेको छु तपाईँले जुन गत हप्ता ग्वागाको एउटा घटना सुन्नु भएको थियो श्रीमती यता जीवन मरणको दोसाँधमा श्रीमान मलेसियाको जेलमा भन्ने केही सहयोग गर्छु भन्दै हुनुहुन्थ्यो होइन हजुर हजुर मेरो पसलहरू चाहिँ सात हजार मैले आज राखिसकेको छु हजुर अरूलाई फोन गरेर मैले बताइसकेको छु हजुर परे दुःख पाछ भन्ने कुरो तपाईँको चाहिँ प्रोग्राम हामीहरूले सुनिराखेका हुन्छ यहाँ हजुर अनि तपाईँको चाहिँ यो काम चाहिँ बहुत राम्रो छ तपाईँको जय होस् हजुर हजुर हुन्छ विष्णुजी सुन्दै गर्नु होला र तपाईँका साथीहरूलाई पनि त्यो परिवारको अत्यन्तै बिचल्ली छ सहयोग गर्न सुझाव दिनु होला है त हस् हजुर हस् धन्यवाद हेलो नमस्कार हजुर नमस्कार सर्वप्रथम आफ्नो परिचय दिनुहोस् न हजुर म दिपक अर्यालो गुरुङ बिरबास नम्बर पाँच भट्टसर हाल मन्त्रबाट हो रे अनि यहाँले पिपलधारा कि जुन रचना थापालाई सहयोग गर्छु भन्दै हुनुहुन्थ्यो कति सहयोग गर्दै हुनुहुन्छ हजुर हामी पाँचजना मिलेर बाह्र हजार एक सय बयासी रुपियाँ पैसा चाहिँ हाम्रो मेरो गाउँको मम्मी हुनुहुन्छ उहाँले चाहिँ गरेर उहाँको हातमा दिने भन्ने कुरा भएको हस् सहयोगका लागि धेरै धेरै धन्यवाद छ है त हेलो नमस्कार हजुर नमस्कार सर्वप्रथम यहाँको परिचय दिनुहोस् न नेपाल चौतारी सम्पर्क समिति किसिममा गुल्मीको यी संयोजकको है हजुर अनि मेरो नेपालमा ठेगाटा गुल्मी चुल्ला र हैदर पाँच पल्ला चौला हैदर खरेर डाङ्गी छोरा बोलेको है अनि यहाँले चाहिँ कति सहयोग गर्न चाहनुहुन्छ त्यो परिवारलाई हजुर मैले त्यो परिवारलाई नेपाली रुपियाँ पाँच हजार एकाउन्न रुपियाँ सहयोग गर्दैछु है तपाईँलाई धेरै धेरै धन्यवाद छ अनि ओजेलका खबर कतिको सुन्नुहुन्छ र कस्तो लाग्छ तपाईँलाई ओजेलका खबरमा कन्टिन्यू प्रायः गरेर म छुट्याउँदिनँ र प्रत्येक हजुरका खबरहरू सुन्छु र तपाईँको प्रोग्रामले गर्दा यी मुटुसीहरू धेरैको जीवन बचाउनु भएको छ तपाईँलाई म हेरिरहेको म लगायत हाम्रो दुबलाल चौतारी सम्पर्क विषयमा कुलनीका सम्पूर्ण परिवारले सबै तपाईँलाई मिस गर्दैछन् गरिब दुखीहरूलाई तपाईँहरूको यो हजुरका खबरले धेरैको ज्यान बचाउनु र उद्धार गरिरहेको छ त्यो तपाईँहरूको काम एकदम सराहनीय छ त्यही त जेलका खबर सुनेर बेलायतमा कार्यरत जो पिपलदारा मावली बताउने प्रेमबहादुर थापाका भानिज किरणजी हो उहाँको नाम उहाँ एउटै व्यक्तिले पचास हजार सहयोगको घोषणा गरिसक्नु भएको छ हामीलाई धेरै गर्व लागेको छ सम्भवतः अब हामी त्यो परिवारलाई बचाउन सफल हुन्छौँ र ती बालबच्चाहरूको जो पढ्ने चाहना छ त्यो पनि पुरा हुनेछ भन्ने अपेक्षा पनि राख्दै अहिले छुटिन चाहन्छु ओजेल खबर सुन्दै गर्नु होला है त हस् धन्यवाद हस् हेलो नमस्कार आफ्नो परिचय दिनुहोस् न म विक्रम केसी मेरो गाउँ विकास समिति वार्ड नम्बर चार कालिम्पोङदेखि आठौँ बोलिरहेको छु तिगोमेरा चौतारी सम्पर्क समिति विश्व जालपुरको सहसचिव प्रेम सर हजुर अनि के कति सहयोग गरिदिनुहुन्छ रचना थापालाई पिपलधाराकी हाम्रो मलेसियाको उपसमितिले आज या भोलि सहयोग रकम हस्तान्तरण गर्दैछ म यो मलेसियाको उपसमितिको सल्लाहकार भएको नाताले यो खबर हजुरमा माग चाहेँ र म व्यक्तिगत तर्फ स्वयं म विक्रम केसी पिपलधारा गाउँ विकास समिति वार्ड नम्बर चार चेताले निवास निवासी अनिल केसी र भनभने गाउँ विकास समिति सिङ्गुरका साथबाट काशीराम केसीज्यूबाट हामीले पाँच हजार चार सय रुपियाँ जम्मा गरेर पठाइसकेका छौँ प्रेम सर सहयोगको लागि धेरै धेरै धन्यवाद भाइ त अहिले छुट्यौँ छुट्यौँ धन्यवाद हस् अब सुनौ गुल्मी पिपलदाराका दलित समुदायको खानेपानी समस्या सम्बन्धी यो स्थलगत रिपोर्ट यो कचकच यो चुडी हो गुल्मीको पिपलदारा गाविस वडा नम्बर छ चोर पानी पँधेरामा पानी भर्न आउनुभएका पँधेर्नी दिदी बहिनीहरूको यति बेला करिब आठ बज्दैछ र यो कचकच राति दुई तिन बजेदेखिको हो यहाँ सयौं दिदीबहिनी दाजुभाइहरू पानी लिनका लागि भरिभरा हुनुभएको छ यस चोरपानी पँधेराको आफ्नै एउटा किम्बदन्ती छ यस पँधेराको नाम किन चोरपानी रहन गयो किनकि स्थानीयका अनुसार भुरे ठाकुरे राज्यकालमा धुरकोटका राजा रजौटाहरूले यहाँको पानी रातारात चोरेर लैजाने क्रममा यहाँका मान्छेहरूले विरोध गरे त्यति बेला ठुलो विवाद चर्कियो त्यस कारणले पनि यो पँधेराको नाम चोरपानी रहेको थियो र यो चार वर्ष अघिदेखि यहाँका बासिन्दाले योभन्दा धेरै तल रहेको मलेता रुखा भन्ने मूलबाट लिफ्टिङ सिस्टम खानेपानी योजना सुरु गरेका थिए तर यहाँको पानी वडा नम्बर तिनमा लैजाने अर्को एउटा समूहले अवरोध गरेपछि यो योजना त्यतिकै अलपत्र परिरहेको छ र यहाँ तिनवटा धारा चल्ते विगतमा अहिले ती धारा पनि सुकिसकेका छन् त्यस कारणले पनि यो हाहाकार र यहाँ आफूले खाना पाउने जुन पानीको मूल छ त्यो अन्य टोलमा लैजान थालेपछि यो पानीको मूल अन्यत्र नजास भन्नका लागि सङ्घर्षको सुरुवात गर्नका लागि यो आक्रोश यहाँ उठान गरिँदैछ र अब यो आक्रोश सुनेर सम्बन्धित पक्षहरूले पुनर्विचार गरून् र यहाँका बासिन्दालाई यो खाने पानी उपलब्ध गराउनलाई पहल गरून् भन्ने उद्देश्यका साथ अब हामी स्थानीय बासिन्दाको पीडा र आक्रोश लिन गइरहेका छौँ यहाँको शुभ नाम चाहिँ के पर्यो हजुर तपाईँ कति बजीदेखि आउनुहुन्छ पानी थाप्न यहाँ म त बिहान चार बजेदेखि चार बजेदेखि हजुर अहिलेसम्म पानीको पालो पाउनु भएको छैन तपाईँको नाम चाहिँ हजुर मेरो नाम तारा सुनार म बिहान चार बजेदेखि पालो लाएर अहिले आठ बजे छ यतिखेरसम्म अब पानीको पालो लाउँदैछु यहाँको शुभ नाम गोमा सुनार भएदेखि पानी नआमा पानीको पालो पाइन्न यस्तै छ हजुर मेरो नाम छमा सुनार बिहान चार बजेदेखि पालो लगाएको अहिलेसम्म पालो आउन सकेको छैन हजुर मेरो नाम रूपा ताम्राकार अहिले बिहान चार बजेदेखि पालो लगाएकी छु पालो आउनै सकेको छैन तपाईँको शुभ नाम मेरो नाम सरिता विश्वकर्म म बिहान चार बजीदेखि अहिलेसम्म पालै आएको स्कुल जाने नानीहरूलाई त निकै असर पर्छ होला आमा नमस्कार हजुर नमस्कार मनकला मनकला हजुर मनकला बिका पाँच बजीदेखि गएको दिएको यहीँकै यही छ हजुर मेरो नाम मिना बिका हो चार बजीदेखि पालो लगाएको आउँदै होइन बच्चाहरू स्कुल जान ढिलो भइसक्यो पवित्र विश्वकर्म सबै अन्त समस्या यही छ नानीहरूलाई स्कुल पठाउनुपर्छ पानी पुग्दैन पानीको मूल अन्यत्र लयो भने तपाईँहरूको अवस्था के होला पानी यस्तै हो हजुर यस्तै हो सधैँ चार बजीदेखि पालो ढुङ्गेको रेडी गर्नुपर्छ सुनिहाल्नु भयो श्रोता यो पिपलदारा छ चोरपानी पँधेरामा पानी भर्न आएका पँधेर्नीहरूको यो पीडा यो पीडा कुनै एक दुई घरधुरीको होइन यो दुई सय भन्दा बढी घरधुरीको समस्या हो र झन् यति बेला त पानी चक्रकै सुकिसकेपछि यो समस्या झन् जर्जर बनिसकेको छ र यस सम्बन्धमा अब हामी यहाँका अगुवा समाजसेवीहरूसँग कुराकानी गर्न गइरहेका छौँ यहाँ मेरो अगाडि एकजना युवा हुनुहुन्छ यहाँको शुभ नाम चाहिँ के पर्यो सर नमस्कार मेरो नाम चन्द्र विश्वकर्मा चन्द्र विश्वकर्मा नयाँ गाउँ राले अन्नमेक राले नयाँ गाउँमा कति घरधुरी हुनुहुन्छ हामी नयाँ गाउँमा बत्तिस माथि तल गएर चाहिँ पचास बाहन्न घर छौँ के छ यहाँको अवस्था यहाँको अवस्था एकदम दर्दनायक अवस्था छ हामी चाहिँ अहिले हजुरले पनि यहाँ देखिसक्नु भएको छ हामी बिहान चाहिँ ढाई बजेदेखि राति चाहिँ नौ दस बजीसम्म यही हालत हो यो पटक हामी चाहिँ यहाँ आमा दिदीबहिनीहरू लडेर हामी चाहिँ पुलिस चौकीसम्म पनि गयौँ पिपलधाराको अन्डम तिन गयो होइन खिमबहादुर महतजीले चाहिँ यहाँका दलितहरूले केही गर्न सक्दैनन् यहाँका जो दलितहरू सोझा साझा छन् भन्ने हिसाबले चाहिँ उहाँले हामीलाई निरन्तर दबाब दिइराख्नु भएको छ कि त चाहिँ सरकारले हामीलाई चाहिँ यो बस्ती चाहिँ सार्नुपर्छ अन्यत्र लानुपर्छ कि त चाहिँ यहाँको बासिन्दाले पानी खानै हुन्न तिमी चाहिँ कतै गएर खाऊ भन्नुपर्छ र यदि चाहिँ हो भने चाहिँ हाम्रो चाहिँ समस्या समाधान गर्नुपर्छ हाम्रो चाहिँ मुहान चाहिँ जसरी पनि फुका गरिदिनुपर्छ र हामीले पानी खान पाउनुपर्छ र अन्यथा चाहिँ हामी कुनै पनि हालतमा जस्तो सुकी परिस्थितिमा पनि चाहिँ हामी जुझ्न लड्न हामी तयार छौँ मेरो भने यो सर नमस्कार धन्यवाद र स्थानीय समाजसेवीको आरोप छ हिजो धुर्कोटका राजा रजौटाहरूले यहाँको पानी छोडेर लैजान थाले आजको युगमा उनै खिम्बहादुर मत धुरकुटे राजा रजौटा बनेका छन् हाम्रा लागि त यस सम्बन्धमा फेरि म अर्का समाजसेवी पिपलदारा गाविस वडा नम्बर छका वडा नागरिक मञ्चका संयोजक देवबहादुर सुनारसँग कुराकानी गर्न गइरहेको छु यो विवाद के हो विवाद त हाम्रो यो पानीको जटिल समस्या हुनाले उहाँले चाहिँ खेमबहादुर महले चाहिँ जो उहाँ चाहिँ खानेपानी उसमा जो मुद्दा हाल्नु भएको छ मैले उहाँलाई धेरै अनुरोध गर्छु त्यो उहाँ चाहिँ मुद्दा झिक्दिन पर्छ चाहिँ यहाँको जनताले कुनै हालतमा पनि उहाँलाई माफ दिन सक्नुहुन्न भन्ने मेरो यही छ यहाँनिर यसै पिपलदारा गाविस वडा नम्बर छ कि महिला समूह उहाँकी अध्यक्ष अमृता विश्वकर्मा हुनुहुन्छ तपाईँको प्रशासनिक निकाय र अन्य राजनैतिक संयन्त्रले पनि तपाईँको समाधान गरेन भने के तपाईँहरू सङ्घर्षमा उत्रिन सक्नुहुन्छ यत्रो मूल भएर हामीलाई सुविधा नभएन भने हामीले यो पानी खाने सुविधा पाएन भने त्यो ठाउँमा पुग्न पर्ने त बाध्यतै हुन्छ सर हस् धन्यवाद यस पिपलधारा छको यो चोर पानी पँधेरामा पानी खाने गर्नुहुन्छ छिमेकी गाविस नयाँ गाउँ वडा नम्बर एकका दलित बस्तीहरूले पनि यहाँनिर त्यस वडाका वडा नागरिक मञ्चका संयोजक सुरज सुनारजी हुनुहुन्छ तपाईँको वडा नम्बर एकमा कति घर दुरीले यहाँ पानी खाने गर्नुहुन्छ हामीले दुई सौ दस कुरिया छौँ यो तिन नम्बर वार्डका चाहिँ खिम्बाज्यूले चाहिँ हाम्रो पानीमा आएर अवरोध गर्नुभयो उहाँले त्यो दाबी गर्नु चाहने हामी त हन्ड्रेड पर्सेन्ट हामी दिने मात्रै छ हाम्रो चाहिँ यहाँ त त्यसरी खाने पानी दिन्छ भनेर हामीले सहमति पनि दिँदैन हामीले दिने हुँदैन किन भन्दा रगतको नली पनि बग्न सक्छन् त्यसरी गर्दाखेरि हामीले यो पानी खाना दिँदैन भन्ने चाहिँ यति म धारणा राख्छु धन्यवाद अब म यस पिपलधारा गाविसका राजनीतिक संयन्त्रका व्यक्तिहरूसँग म बोल्न गइरहेको छु र यहाँनिर एकीकृत नेकपा माओवादीका गणेश विश्वकर्मा हुनुहुन्छ यहाँको धारणा के छ यस सम्बन्धमा महजीलाई मेरो अनुरोध यही हो कि के भन्दा एउटा चो जो अहिले चाहिँ उहाँले एउटा सेलेनेस छ त्यो पानी उहाँले लिएर खाने यदि पुगेन भने भोलि त्यसको लागि विवेक हामी राजनीति दल हौँ हामीले सोच बनाउने एउटा प्रतिबद्धता साथ हामीले चाहिँ यस उसबाट म चाहिँ अन्त्य हुन्छु नमस्कार छ धन्यवाद अब यहाँ नेकपा एमालेका प्रतिनिधि हुनुहुन्छ गोपाल सुनार तपाईँहरूको योभन्दा अर्को स्रोत छैन यदि तिन नम्बरमा गयो भने भोलिको भविष्य के होला अहिले नै दुई सयभन्दा भन्दा बढी घरधुरी अहिले यहाँ काकाकुल बनिरहेका छन् धन्यवाद प्रेमजी तपाईँ यो ठाउँमा आएर जुन खाल खालको रिपोर्ट तयार गर्दै हुनुहुन्छ तपाईँको मिडियालाई म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु र हाम्रो खानेपानीलाई मुहान दर्ता गरेर जा भन्दा जिल्ला प्रशासन कार्यालय जिल्ला विकास समितिले दर्ता नगरिदिएको अवस्था छ यो खानेपानी दर्ता नगभएको कारणले गर्दा हाम्रो एक करोड पैँसठी लाखको गत वर्षको कार्यक्रम लेफ्ट भएर गएको छ यो वर्ष पनि जिल्ला विकास समिति मार्फत रातो किताबमा तपाईँको केन्द्रमा पठाउने काम भएको छ हामी यो अनुरोध गर्न चाहन्छौँ भनेदेखि यो छ नम्बरको टोटल दलित बस्ती जो एक सय पचास घरलाई तपाईँको ओजेलमा पार्ने गरी तपाईँहरूले यो खानेपानीलाई जुन ढङ्गले निवेदन दर्ता गरिकन तपाईँको यो कार्यक्रमलाई असफल गर्ने काम गर्नु भएको छ नैतिकताको हिसाबले त्यो खानेपानीलाई तपाईँको तुरन्त निवेदन थुदिनको लागि म अनुरोध गर्छु हस् धन्यवाद यहाँनिर नेपाली काङ्ग्रेस पिपल्ला र छका प्रतिनिधि हुनुहुन्छ भोटबहादुर सुनार बताइदिनुहोस् तपाईँ के भन्न चाहनुहुन्छ उहाँलाई सर म त के भन्न चाहन्छु भने खिम्बारजी र म एउटै पार्टीका मान्छे हौँ खिम्बारजीले के सोध्नु भने त्यो पार्टीकै मान्छे होइन भनेर पनि त्यस्ता किसिमको कुराकानी राखेर यहाँका दलित बस्तीका मान्छेहरू गरिब छन् ती जानेका छैनन् पढालेखा छैनन् बुद्धिजीवी छैनन् भनेर धम्काउने त्यसपछि गएर यहाँबाट लाठा मुङ्रा गराएर भानी जुनै आजमा भने पानी लगाएर खाने भन्ने उहाँको सोच गराउनु छ त्यो सोचबाट खिमबारजीले दिमागबाट बाहिर फाल्नु पर्छ र अर्को कुरो के भने खिमबारजीलाई हामीले गाविसमा बसेर गाविसले पनि निर्णय गराएर दिएको छ क्षेत्रमा पठाएको छ क्षेत्रले पनि जिल्लामा पठाइदिइसकेको छ जिल्लामा पठाइदिएर पनि सबै कुरो ठिकठाक भएको बेलामा उहाँले अस्ति पोखरीका डाँडा पठाए बैठकमा मैले कुनै अवरोध गरेको छैन कार्यालयले गरेको मलाई दोष नलाउनु तपाईँहरूले भन्न भनिसक्नुहुन्छ उहाँले त्यो कुन कार्यालयले गरिदिएको त्यसका लागि पुरा छानबिन गरिदिनका लागि पेरम सुनारजीलाई अनुरोध गर्दछु अब हामी यस चोरपानी मुलाता रुखा लिफ्टिङ सिस्टम खानेपानी उपभोक्ता समितिका अध्यक्ष गिरिबहादुर सुनारसँग कुराकानी गर्न गइरहेको छु गिरिबहादुरजी त्यति बेला तपाईँहरूले पहिला गर्नुभयो कि मूल दर्ता उहाँले गर्नुभयो पत्रकार प्रेम सिन्हाजी नमस्कार मान दर्ता गरेर आइसकेपछि मैले एकजना हाम्रै स्थानीय चेलीबेटी शारदासँग पैँतिस दिनको हुँदाखेरि गाविसमा आएर सूचना टाँसेर पैँतिस दिन भइसकेपछि फोन हाने दाइ तपाईँहरूको उसमा कुनै चाहिँ अवरोध छैन पैँतिस दिन काटिसकेपछि तपाईँले आफ्नो चाहिँ त्यो बुक लिनलाई जहिले आउँदा पनि हुन्छ भन्नुभयो म त्यो कारणले एक दुई महिना ढिलो आए नि हुन्छ भन्दा भयो तपाईँहरूको चाहिँ परिपक्व छ पछि आए नि हुन्छ भनिदिनु भयो त्यही कारण रहेर म तिन महिनापछि गएँ तिन महिनापछि जाँदाखेरि तपाईँका चाहिँ मनमा अर्को चाहिँ निवेदन पर्यो रुक्का भाउ हामीले गर्न सकेनौँ भन्नुभयो मैले तपाईँले यो यो कारणले किन भन्नुभयो त अस्ति आज आएर यो सौन्दर्यपूर्ण कार्यक्रम किन गर्नुभयो तपाईँ एउटा चेलीबेटीकै नाताले हामीले आफ्नो मान्छे भनेर तपाईँको चाहिँ म पैँतिस दिनभित्रमा आउने थिएँ तपाईँले यो काममा तपाईँले ठुलो चाहिँ अन्तर्घात गर्नुभयो भन्न भने उहाँ नजवाब हुनुभयो खिम्बारीले मैले के अनुरोध गर्छु भन्दा पटक पटक पहिला कालो घस्ने कहिला गएर कोदाला बेड फुकाल्ला हान्छु भन्ने पुदिनामा गएर त्यस्तो गर्ने ओख्रानी गएर पानी माग्ने फेरि पटक पटक छ नम्बरका जनतासित लडाइँ गर्नको चाहिँ तम तयार हुने अहिलेको खानेपानीलाई तपाईँले दाबी गर्ने अवस्था छैन दाबी गर्न थाल्नुभयो भने यहाँको महिला दिदीबहिनी दाजुभाइले यो पन्ध्र दिनभित्रमा निकास दिनु भएन भने हामीले कहाँ के गर्न पर्छ सबै दलबल सहितले जस्तो अवस्था पर्न हामी चाहिँ मर्न पर्ला बाँच्न पर्ला भन्ने अवस्थाको यहाँको अहिले आवाज सुनिसक्नु भएको छ त्यो कारणले जीविसालाई म के अनुरोध गर्छु भने खिम्बारीजीलाई बोलाएर यो पानीको विषयमा यो हप्ताभित्रमा समाधानको सोल्युसन निकालिदिन हुन म जिल्ला प्रमुख अधिकारीजीलाई अनुरोध गर्दै म यहीँबाट बिदा हुन्छु धन्यवाद यी उपभोक्ता समितिका अध्यक्ष गिरिबहादुर सुनारले भने चाहिँ यस गुल्मी जिल्लाका सम्बन्धित निकायका प्रमुखहरूले तत्कालै यो समस्या समाधान गर्नुहोस् चार वर्षभन्दा बढी भइसक्यो यी दुवै योजना अलपत्र परिरहेका छन् यो विवाद आखिर किन त किन स्थानीय तहमा आएर हेर्न सकिन्न तत्कालीन स्थानीय विकास अधिकारी हरिप्रसाद ग्यावालीको कार्यकक्षमा उनै हिमबहादुर महतले प्रतिबद्धता के जनाउनु भएको थियो भने बाइस दिनभित्र मैले पानी खुवाउँछु यदि खुवाइन भने मैले लहर थन्काएका पाइपहरू फिर्ता गर्नेछु भन्नुभएको थियो त्यो पनि कार्यान्वयन हुन सकेन र अहिले पछिल्लो चरण जब राजनीतिक संयन्त्र यहाँ आइसकेपछि बारापरी भन्ने पानीको मूलमा शिलान्यास गराइएको छ त्यो समाधान भइसकेपछि अब फेरि पुरानै मूलमा दावी गर्नु वडा नम्बर छ त्यस्तै गरेर गाउँ एक त्यस्तै गरेर वडा नम्बर पाँच र सातका झन्डै दुई सय भन्दा बढी घरधुरी काकाकुलको अवस्थामा छन् भर्खरै सुनिहाल्नुभयो उहाँहरूको पीडा यो आक्रोशलाई कसैले पनि सामान्य रूपमा नलिदिनुहोस् किनभने यो आक्रोश भोलि द्वन्दमा जान सक्छ त्यस कारणले गर्दाखेरि द्वन्दमा कसैले कसैलाई नधकेल्नुहोस् शान्तिपूर्ण तरिकाले एकले अर्काको मर्म बुझेर यो तत्कालै समाधान गर्नुहोस् यसप्रति सबैले विवेक पुर्याउनुहोस् भन्ने आग्रह सहित नारा घन्काइँदै छ यो नारा छाड्दै म यो स्थलगत रिपोर्ट यही बिट मार्न चाहन्छु दस घर धुरी काकाकुल बन्ने समस्या समाधान गर दलितलाई पानी खानु पर्छ दलितलाई पानी खानु पर्छ हाम्रो मुहान फिर्ता गर हाम्रो मुहान गर